दो बाटोमा तिमी त कहाँ हराइदियो म भने चाहिँ अल्मलेर तिमीलाई त्यही पर्खिरहे हिँड्दा हिँड्दै बाटोमा तिमी त कहाँ हराइदियो म भने चाहिँ अल्मलेर तिमीलाई त्यहीँ पर्खिरह पानी पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोद्धा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त मुटुबाट हटिसक्यो किन तिमीले मलाई सोधा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोद्धा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ heart भने चाहिँ अल्मलेर तिमीलाई त्यही पर्खिरहे हिँड्दा हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियो म भने झल्मलेर तिमीलाई त्यहीँ पर्खिरहे तिमीलाई त्यही पर्खिरहे